da ram da nay ra da di da ra da di da ram da nay ra सामना नीहरूले हाम्रो मुटुमा तिर चलाउँदा हामी कैला माइला साइलाहरूले फेरि कसरी आफ्नो जवानीलाई बसमा राख्ने तिम्रो गल्ती हो कि मेरो गल्ती हो यो तिमीलाई खेती गर्दा कति राम्रो देखेको लेबलले कति समय लिएर बनाएको होला तिमीलाई खान्छे बसिदो कान्छसँग यो रातमा मिली मिली नचोला हामी यो मेलाको तालमा जाउँ रेको जाउँ जाउँ जाउँ मादलको धिन्ताङ धिन्ताङ तालमा गर्ल